कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरीद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one एमालेको बन्द सत्रमा अध्यक्ष खनालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत मालेसँग एकताको प्रस्ताव पार्टी नेतृत्वमा हिस्सा नमागेको उपाध्यक्ष गौतमको स्पष्टोक्ति कंग्रेसले प्रत्येक निर्वाचन क्षेत्रका सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने नेविसनको अधिवेशन तोकिएको मितिमा गर्न निर्देशन चितवनको खैरनी नगरपालिका साक्षर नगरपालिका घोषणा बजेट निकासी नभएपछि भरतपुर सरकारी अस्पतालमा निशुल्क औषधि वितरणमा समस्या अमेरिकाको जासुसी गरेको आरोपमा जर्मनीको गुप्तचरी सेवामा कार्यरत एक कर्मचारी पक्राउ बजेट घाटा कम गर्न इजिप्टमा विद्युत महसुल र इन्धनको मूल्यमा भारी वृद्धि र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र बेल्जियम भेट्दै भोलि बिहान नेदरल्याण्डले कोस्टारिकाको सामना गर्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot N P मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज एमालेको नवौं महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनैतिक प्रतिवेदन पेश गर्नु भएको छ अध्यक्ष खनालले शुक्रबार टेबल गरेको राजनैतिक प्रतिवेदन प्रस्तुत गरेको नेता ठाकुर गैरीले जानकारी दिनुभयो अध्यक्ष खनालले पेश गरेको राजनैतिक प्रतिवेदनमा सीपी मैनालीले नेतृत्वको नेकपा मालेसँग एकता गर्ने प्रस्ताव गरिएको छ पूर्व एमाले नेता अशोक राई नेतृत्वको संघीय समाजवादीलाई भने गलत र हानिकारक भन्दै त्यसबाट नेपाली समाजलाई मुक्त राख्ने खनालको प्रतिवेदनमा उल्लेख छ सीपी मैनालीको दलबारे खनालको प्रतिवेदनमा भनिएको छ क्रान्तिका आधारभूत प्रश्नमा ठूलो मत भिन्नता नरहेको यथार्थलाई आधार बनाएर यस समूहसँग सहकारी र एकताका लागि सार्थक पहल अगाडि बढ़ाउनु पर्छ खनालको प्रतिवेदनमा अशोक राईको समूहलाई गैर कम्युनिष्ट जातीयतावादी दलको कित्तामा राख्थे भनिएको छ जातीय पहिचानमा आधारित भएर संघीय समाजवादी जनमुक्ति संघीय लिम्बुवान थरोड खस राष्ट्रिय एकता आदि समूहहरू देखा परेका छन् एमाले निवर्तमान अध्यक्ष खनालले भिरकुटी मण्डपको बन्द पत्रमा आज प्रस्तुत गरेको दस्तावेजमा मधेस केन्द्रित दलहरूले मधेसमा सामाजिक सद्भाव खलबलाइरहेको बताएको छ यसै विषयमालेका मालिका आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका नेपाल र ओली पक्षका बीचमा विवाद भएपछि महाधिवेशन प्रतिनिधि मनोनयन प्रक्रिया भने रोकिएको छ विधान अनुसार एक सय एघार जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने व्यवस्था भए पनि विवादका कारण मनोनयन हुन नसकेको हो अध्यक्षका प्रत्याशी दुई माधव कुमार नेपाल र केपी ओली बीच मनोनयन गर्ने प्रतिनिधिका विषयमा विवाद बढेपछि मनोनयन नगरी बन्द सत्रमा जाने सहमति गरिएको छ मनोनित सहित साढे तेइस सय प्रतिनिधि सहभागी हुने भने पनि अब बाइस सय पचास प्रतिनिधिमा सहभागी रहनेछन् एमाले उपाध्यक्ष वामदेव गौतमले आफूले पार्टी नेतृत्वमा चालिस प्रतिशतै हिस्सा मागेको हल्ला निराधार भएको बताउनु भएको छ उहाँले महाधिवेशनमा पार्टीको नीति र नेतृत्वको निर्णय गर्ने अधिकार सहभागी प्रतिनिधिलाई भएको र सो निर्णय सबैले स्वीकार्ने जनाउनु भएको छ अध्यक्षका प्रत्याशी केपी ओलीसँग गौतमले चालिस प्रतिशत हिस्सा मागेको समाचार आएपछि गौतमले त्यसको प्रतिवाद गर्नु भएको हो उहाँको तर्फबाट प्रेस संयोजक विश्वमणि सुवेदीले प्रेस वक्तव्य निकाले हालेर सुसमाचारको खण्डन गर्नु भएको छ गौतमले महाधिवेशनको बन्द सत्रलाई प्रभावित पार्न नेताहरूको चरित्रमाथि प्रश्न खडा गराउने जस्ता कार्य बन्द गर्नुपर्ने भन्नुभएको छ ओली पक्षमा खुलेर लागेका गौतमले निर्वाचन प्रणाली भन्दा सहमति आधारमा नेतृत्व चयन हुनुपर्ने कुरालाई जोड दिएको वक्तव्यमा जनाइएको छ नेपाली कंग्रेसले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कानूनका लागि पहल गर्ने भएको छ बालुवाटारमा आज बिहान बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कानूनका लागि पहल गर्ने निर्णय गरेको महामन्त्री प्रकाश मानसिंहले जानकारी दिनुभयो सभासदहरूको माग अनुरूप पाँच करोड़ दिनुपर्ने प्रस्ताव सकारात्मक भएको उहाँले बताउनुभयो यसअघि हिजो बसेको संसदीय संसदीय दलको बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव पारित गरेको थियो साथै बैठकमा आगामी बजेट मुलुकको पछिल्लो राजनैतिक अवस्था सरकारको काम कारवाही तथा प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाबारे पनि छलफल भएको थियो बैठकमा कंग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको पनि सहभागिता थियो साथै बैठकले नेविसंघको महाधिवेशनको मिति अनुमोदन गरेको छ नेविसंघले भदौ उनातिस तीस र एकतीस गते महाधिवेशन गर्ने प्रस्ताव पेश गरेको थियो साथै महाधिवेशनमा लाग्न कंग्रेसले नेविसंघलाई निर्देशन दिएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय समुदायको स्वार्थका कारण संहितासहितको संविधान बनाउन कठिनाई भइरहेको बताउनु भएको छ नेपाल प्रेस युनियन धनकोटा शाखाले आज गरेको पत्रकार सम्मेलनमा उहाँले संहिताको बहसमा नेपालीसँगै अन्तर्राष्ट्रिय निकायले पनि चासो देखाएकाले राजनैतिक सहमति हुन नसकेको धारणा राख्नुभयो अन्तर्राष्ट्रिय समुदायको सहयोगले केही दलहरू संहिताको विपक्षमा उभिएकाले सहमति जुटाउन मुस्किल परेको नेता कोइरालाको भनाइ छ उहाँले कुन अन्तर्राष्ट्रिय शक्ति भनेर भन्ने बारे भने खुलाउन चाहनु भएन अहिले एक जाति र समुदायलाई सम्बोधन गरेर नहुने भएकाले बहुपहिचानको आधारमा सबै जाति समुदाय र वर्गलाई सम्मान गर्दै संविधान बनाउने तयारी भइरहेको नेता कोइरालाले बताउनुभयो विभिन्न विषयमा संविधान सभाभित्रको बस लम्बिँदा रातिको समयमा सभासदहरू घर जान असुरक्षित हुने भएकाले सरकारले सामूहिक आवासको व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभयो मन्त्री र ठूला नेताको निर्वाचन क्षेत्रमा करोडौंको योजना चले पनि सोझो र पहुँच नभएका सभासदको क्षेत्रमा एक रुपियाँ पनि लगानी नहुने भएकाले निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत पाँच करोड़ रुपियाँ माग गरेको उहाँले दावी गर्नुभयो निर्वाचन आयोगले मंगिर चारको संविधान सभा निर्वाचनमा भएको खर्च विवरण बुझाउन अटेर गर्ने राजनैतिक दललाई कार्यवाही गरेको छ खर्च विवरण बुझाउन पटक पटक ताकेता गर्दा पनि बुझाउन अटेर गर्ने साना अठार दललाई एक हजार रूपियाँ सरिवाना गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो राईका अनुसार कार्यवाहीमा परेका साना अठार दल संविधान सभाको निर्वाचनमा एक सीट पनि जित्न नसकेका दल रहेका छन् खर्च विवरण निर्वाचन आयोगलाई बुझाउन पटक पटक सहयोग आग्रह गरे पनि बुझाउन अटेर गरेपछि कारवाही स्वरूप जरिवाना तोकेको राईले बताउनुभयो नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ घटाएको छ हप्तामा साढे पचपन्न घन्टा लोडसेडिङ हुँदै आएकोमा अब आजदेखि सत्तालिस घण्टा मात्र बिजुली जानेछ नयाँ तालिका अनुसार अब हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घन्टा र एक दिन छ घण्टा लोडसेडिङ हुनेछ नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङ घटाएको जनाएको छ सुरक्षा सम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैठक भोलि काठमाडौँमा बस्ने भएको छ बैठकमा भाग लिन तेह्र सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर काठमाडौँ आइपुगेको भारतीय राजदूतावासले सुनाएको छ बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईले गर्नुहुनेछ बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचार विमर्श हुनेछ परामर्श समूहको बैठक वर्षेनी नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ दुई दिने उक्त बैठकमा दुवै मुलुकका परराष्ट्र कानून रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन् सरकारले युवा लक्षित कृषि कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ यस वर्ष पैंतिस जिल्लामा लागू भएको कार्यक्रमलाई नयाँ आर्थिक वर्षदेखि पचहत्तर जिल्लामा नै विस्तार गर्ने सरकारले तयारी गरेको हो सरकारले एबार लक्षित गरी तरकारी मौरी माछा र च्याउ खेतीमा जोड़ दिएको छ यसअघि रकम मात्र दिँदा उपयोग नभएकाले शिव सिकाएर अनुदान दिने तयारी भएको कृषि विभागका महानिर्देशक डाक्टर युवक जीसीले जानकारी दिनुभयो युवालाई व्यवसायिक कृषक बनाउने गरी तालिम र अनुदान दिने उहाँले बताउनुभयो तालिम लिएका किसानले आउँदो आर्थिक वर्षदेखि एक लाख रुपियाँसम्म पाउनेछन् रकम सदुपयोग भए नभएको जिल्लामा रहेको अनुगमन संयन्त्रले अनुगमन गर्नेछ यस्तै बिमा पनि आउँदो आर्थिक वर्षदेखि अनुदान दिने तयारी भएको छ किसानले काम गरेको आधार र प्रमाणका आधारमा तराईका साठी हजार र पहाड़का चालिस हजार पहाड़मा चालिस हजार रुपियाँ अनुदान दिइनेछ सहकारी मार्फत एक सय बिस रोपनीमा खेती गर्नलाई सिधै बिउ यन्त्र लगायतमा अनुदान दिने जीसीले जानकारी दिनुभयो चितवनको खैरेनी नगरपालिका जिल्लामा पहिलो साक्षर नगरपालिका घोषणा भएको छ यसअघि चितवनका रत्नगर र भरतपुर नगरपालिकाका केही ओडाहरूलाई मात्रै साक्षर घोषणा गरिएको थियो खैरेनी नगरपालिका कार्यालयमा आज आयोजित एक भव्य कार्यक्रमका बीच नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो साक्षर कक्षामा सहभागी खैरेनीकी सतहत्तर वर्षीय अम्बिका खरेलले साक्षर नगरपालिका घोषणा कार्यक्रमको ब्यानरमा आफ्नो नाम लेखेर उद्घाटन गर्नुभयो यसअघि साबिकको खैरेनी चैनपुर र कुमरोज गाविसमा छुट्टा छुट्टै साक्षर कक्षा सञ्चालन गरिएको थियो नगरभित्र रहेका पञ्चानब्बे प्रतिशत निरीक्षरलाई साक्षर बनाई साक्षर नगरपालिका घोषणा गरिएको खैरिनीमा साक्षर कक्षाको जिम्मा पाएको सामुदायिक अध्ययन केन्द्र खैरिनीका अध्यक्ष गोपाल फरियालले जानकारी दिनुभयो उहाँका अनुसार नगरमा कुल निरीक्षर सात हजार दुई सय छत्तीसजना रहेकोमा छ हजार आठ सय छयासी अर्थात पञ्चानब्बे दशमलव एक सय प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको हो बाँकी रहेकाहरू विरूद्ध अशक्त र आँखा नदेख्ने समस्या रहेकाहरू रहेको अध्ययन केन्द्रका अध्यक्ष परियारले बताउनुभयो जसमध्ये आठ चार सय सत्तालिस तीन हजार एक सय एक सनचारतिर बाँकी दुई हजार नौ सय अडतीसजना अन्य समुदायका साक्षर कक्षामा सहभागी थिए खैरेनी नगरपालिकामा खैरेनी सामुदायिक अध्ययन केन्द्र सहयोगी महिला साना किसान सहकारी संस्था सृजनशील थारू समाज र कुम्रो सामुदायिक अध्ययन केन्द्रले साक्षरता कक्षा सञ्चालन गर्ने जिम्मा पाएका थिए चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा भएको साक्षर नगरपालिका घोषणा कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल खैरेनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ बामबुद्धि प्रेम रिमाल नेपाली कंग्रेसका राजेन्द्र चौधरी नेकपा एमालेका पूर्ण डल्लाकोटे किकिर नेकपा माओवादीका रामेश्वर पोखरेल नेकपा मालेका श्री कृष्ण थपुलिया राप्रपाका देवराज कणेल सद्भावना पार्टीका रामकुमार वर्तौला संघीय लोकतान्त्रिक मञ्चका टेकेन्द्र चौधरी खैरेनी उच्च माविका प्रधानध्यापक भरत पोखरेल महिला समन्वय समितिको उपाध्यक्ष सुशीला ओप्रेरी लगायतले बोल्दै साक्षर घोषणा गरिसकेपछि चुनौती पनि त्यत्तिकी रहने भएकाले निरक्षरलाई पूर्ण रूपमा उन्मूलन गर्न सबै जुट्नुपर्ने बताएका थिए घोषणा कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्मा पौडेलको अध्यक्षतामा भएको थियो साक्षर घोषणा अघि विभिन्न झाँकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो सन् दुई हजार भित्र नेपालबाट निरीक्षण उन्मूलन गर्ने उद्देश्य अनुसार चितवनमा पनि साक्षर कक्षा सञ्चालनबाट निरीक्षणलाई साक्षर बनाउने क्रम बढ़ेको छ जिल्लामा हालसम्म एक दर्शन भन्दा बढ़ी गाविस तथा भरतपुर र रत्नगर नगरपालिकाका केही ओड़ाहरूलाई साक्षर घोषणा गरिसकेको छ सरकारले गरीब असहाय वृद्ध लगायतका लागि निशुल्क औषधि उपलब्ध गराउने घोषणा गरे पनि बजेट निकासा नभएपछि सरकारी अस्पतालमा समस्या उत्पन्न भएको छ चितवनको भरतपुर अस्पताल सहित देशभरका आठवटा अस्पतालबाट लक्षित समुदायलाई निशुल्क औषधि वितरण थालिएको थियो दुई वर्ष अघि औषधि वितरण थालिए पनि हालसम्म बजेट निकासा नहुँदा अस्पताललाई समस्या उत्पन्न भएको छ भरतपुर अस्पतालले आफ्नै परिसरमा भाडामा बसेका दुई फार्मेसीबाट झण्डै एक करोड बराबरको औषधि खरिद गरेर बाँडिसकेको जनाएको छ अस्पतालमा खोलेको सामाजिक एकाइले अति गरीब अपाङ्ग ज्येष्ठ नागरिक महिला स्वास्थ्य स्वयंसेविका लैङ्गिकी हिंसा पीडित द्वन्द्वपीडितहरूलाई निशुल्क रूपमा औषधि वितरण गर्दै आएको छ सरकारको घोषणासँगै औषधि वितरण भए पनि बजेट भने निकासा नभएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हरिबहादुर केसीले बताउनुभयो उहाँका अनुसार शिविरमा रहेका माओवादी लडाकु सहित स्थानीय श्रीराज मेडिकल हलमा करिब अस्सी लाख र साझाको फार्मेसीमा सोह्र लाख बराबरको भुक्तानी गर्न बाँकी छ ती फार्मेसीले अस्पताललाई बुझाउन पर्ने भाडा रकम रोकेका औषधिको ठूलो रकम भुक्तानी नभएपछि भाडा रकम बुझाउन नसकेको श्रीराज मेडिकल हलका संचालक जनक पौडेलले बताउनुभयो अस्पतालले तत्कालीन माओवादी लडाकुको शिविरमा बिरामीका लागि उपलब्ध गराएको औषधिको एघार लाख पचास हजार समेत हालसम्म निकासा नभएको अस्पतालका लेखा प्रमुख सूर्य रेमणी कण्डेले बताउनुभयो अस्पताल परिसरका फार्मेसीबाट उठ्ने भाडा रकमबाट अस्पताल विकास समितिले कर्मचारीको तलब भत्ता अत्यावश्यक सामग्री खरिद लगायतकामा काम गर्दै आएको छ औषधिको रकम निकासा नभएर भाडा रकम रोकिएपछि अस्पताल विकास समिति मार्फत हुने काम रोकिएको लेखा प्रमुख कण्डेले बताउनुभयो लामो समयदेखि निकास नसकेको रकम निकासाका लागि आफू आएपछि पटक पटक ताकेता गरिरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर केसीले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो डेंगू रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले कस्तो पहल गर्नु पर्ला यस जनचेतना वृद्धि कीटनाशक औषधिको वितरण से दीर्घकालीन नीति तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यी जनचेतना वृद्धि भन्नेमा बयालिस प्रतिशत बी कीटनाशक औषधिको वितरण भन्नेमा उन्नाइस प्रतिशत से दीर्घकालीन नीति भन्नेमा उन्चालिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने कंग्रेसको निर्णयप्रति तपाईँको विचार के छ यी विकासका लागि खर्च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 चितवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहान बिहान पानी पा, त्यस्तै भोलि बिहानदेखि पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार जर्मनीको गुप्तचरी सेवामा कार्यरत एक कर्मचारीलाई अमेरिकाको जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ गुप्तचरी गरेको आरोपमा ती व्यक्ति पक्राउ परे लगतै जर्मनीमा रहेका अमेरिकी राजदूतलाई सोधपूछका लागि बोलाइएको छ ती कर्मचारीले अमेरिकाको जर्मनीमाथि जासुसी गरेको विषयमा विवरणहरू संकलन गर्नका लागि गठित जर्मनको संसदीय समितिले तयार पारेका विवरणहरू अमेरिकालाई उपलब्ध गराएको आरोप लगाइएको छ जर्मनीका अधिकारीहरूले अमेरिकी राजदूतलाई जतिसक्दो छिटो स्पष्टीकरण दिन भनेका छन् जर्मनी अधिकारीहरूले गुप्तचरीको आरोपमा एक व्यक्ति पक्राउ परेको जनाइए पनि थप जानकारी भने गराइएको छैन इजिप्ट सरकारले बजेट घाटा कम गर्न भन्दै विद्युत महसुल र इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ त्यहाँको सरकारले इन्धनमा दिँदै आएको अनुदान समेत कटौती गरेको अधिकारीहरूले जनाएका छन् पाँच वर्षभित्र इन्धनको घाटा संयोजन गर्न भन्दै सरकारले अनुदानको कटौती सहित इन्धनको मूल्य बढ़ाएको बीबीसीले जनाएको छ हाल इजिप्ट सरकारले इन्धन उत्पादनको मूल्यभन्दा आधा सस्तोमा बिक्री गर्दै आएको थियो अधिकारीहरूका अनुसार उपभोक्तालाई अब विद्युत र इन्धनमा यसअघि तिर्दै आएको मूल्यमा उत्पादनमा अठहत्तर प्रतिशत भार थपिएको छ उत्पादन लागतलाई व्यवस्था गर्दा बचेट घाटा बेर्दै गएको भन्दै अनुदान कटौती गरी मूल्य वृद्धि गरिएको त्यहाँका अधिकारीहरूले सुनाएका छन् त्यहाँका निर्यात मन्त्री खालेद हनाफीले बिहिबार मुख्य उपभोग्य वस्तुमा सामान्य मूल्य वृद्धि हुने बताएका थिए यद्यपि उपभोग्य वस्तुमा भारी मूल्य वृद्धि गरिएको छ खेल समाचार विश्वकप फुटबलमा आज राति क्वार्टर फाइनलका बाँकी दुई खेल हुनेछन् ब्राजिलको ब्रासिलियामा राति पाउने दस बजे हुने खेलमा अर्जेन्टिना र बेल्जियम भिड्नेछन् प्री क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई तथा बेल्जियमले अमेरिकालाई अतिरिक्त समयमा हराएका थिए जारी विश्वकपमा दुवै टिमले यसअघि खेलेका चारवटै खेलमा जित हात पारेका थिए अर्जेन्टिनाले आज बेल्जियमलाई हराएमा सन् उन्नाइस सय नब्बेको विश्वकप संस्करणपछि पहिलोपटक सेमी फाइनलमा पुग्नेछ अर्जेन्टिनाले सन् उन्नाइस सय छयासीमा विश्वकप जित्दा सेमी फाइनलमा पराजित भएको बेल्जियम अठाइस वर्षपछि क्वार्टर फाइनलमा प्रवेश गरेको हो यी दुई टिम अहिलेसम्म चार पटक प्रतिस्पर्धामा उत्रिएका छन् जसमा अर्जेन्टिनाले तीन खेल जितेको छ भने एक खेल बेल्जियमको पक्षमा परेको छ यसपटकको विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा बलियो रक्षा पंक्ति भएको बेल्जियम विरुद्ध गोल गर्नका लागि अर्जेन्टिनालाई निकै संघर्ष गर्नुपर्ने देखिएको छ त्यस्तै भोलि बिहान पौने दुई बजे नेदरल्याण्ड्स र कोस्टारिका भिन्नेछन् सम्म चिली स्पेन र अस्ट्रेलियालाई हराउँदै शत प्रतिशत नतिजा निकालेको नेदरल्याण्ड्सले प्री क्वार्टर फाइनलमा भने मेक्सिकोलाई हराएको थियो यसअघि गैराती र आज बिहान भएको खेलमा जर्मनीले फ्रान्स तथा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको बन्द सत्रमा अध्यक्ष खनालद्वारा राजनैतिक प्रतिवेदन प्रस्तुत मालेसँग एकताको प्रस्ताव पार्टी नेतृत्वमा हिस्सा नमागेको उपाध्यक्ष गौतमको स्पष्ट उक्ति कंग्रेसले प्रत्येक निर्वाचन क्षेत्रका सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने नेविसंघको अधिवेशन तोकेको मितिमा गर्न निर्देशन चितवनको खैरेनी नगरपालिका साक्षर नगरपालिका घोषणा बजेट निकासी नभएपछि भरतपुर सरकारी अस्पतालमा निशुल्क औषधि वितरणमा समस्या अमेरिकाको जासुसी गरेको आरोपमा जर्मनीको गुप्तचरी सेवामा कार्यरत एक कर्मचारी पक्राउ बजेट घाटा कम गर्न इजिप्टमा विद्युत महसुल र इन्धनको मूल्यमा भारी वृद्धि र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र बेल्जियम भेट्दै भोलि बिहान नेदरल्याण्डसले कोष्टारिकाको सामना गर्ने अवस्त साँझ पाँच बजे अर्पण बुलेटिन सकियो सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार यस अर्पण बुलेटिनको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर